कालजै नेपाली गीतहरूको सविशेष प्रस्तुति अजर अमर गीतहरू स्वर्णिम युगका गीतहरूको सुन्दर दस्तावेज कालजय नेपाली गीतहरूको विशेष प्रस्तुति अजर अमर गीतहरूमा यहाँलाई शालीन आमन्त्रण प्राविधिक मित्र शशीन्द्र गौतमका साथमा यो प्रस्तुता प्रकाश सायमीको आज अजर अमर गीतहरूको सैसाठी श्रृंखला अर्थात अंग्रेजी अक्षरको सबैभन्दा सुन्दर शैलीको शब्द अक्षर छ र संगीतको सात सुरको साथ जोडिएको छ र सात सैसाठी श्रृंखलामा यहाँलाई हार्दिक नमन छ माघ महिना विशेष गरेर शहीद दिवसका कारण सम्झना गरिन्छ भने आजको दिन नेपाली संगीत जगतका एक शिखर पुरूष गीतकार गायक संगीतकार भीम विरागको जन्मदिन पनि उहाँलाई हार्दिक नमन गर्दै आजको कार्यक्रम पूर्णत उहाँमा समर्पित रहनेछ तर आज शहीद दिवसको सन्दर्भमा नेपालका चार शहीद गंगालाल श्रेष्ठ दशरथ चन्द धर्म भक्तमाथिमा र शहीद शुक्रराज शास्त्रीको सम्झनामा र शुक्रराजद्वारा रचित यो गीत मेलवा देवीको संगीतमा नेपाली जगतकी प्रथम गायिका मेलवा देवी मानन्दरको स्वरमा यो शुक्रराज शास्त्रीको शब्द ललितपुर बखुम्बाहलमा जन्मिएका शुक्रराज शास्त्री नाट्य लेखन गीती साहित्य र संगीतमा अत्यधिक रूचि थियो र शुक्रराज शास्त्रीसँग सम्बन्ध भएकै कारण दरबारकी गायिका मेलवा देवीलाई जुद्ध शमशेरको षड्यन्त्रले गर्दा चन्द्र शमशेरको शासनकालमा देशबाट निकाला गरिएको थियो भन्ने नेपाली संगीतको इतिहासमा उल्लेख छ आज शुक्रराज शास्त्रीलाई श्रद्धाञ्जली गर्दै उनकै रचनाको यो गीत प्रस्तुत गर्यो गीतकार कवि गायक भीम विरागसँग जोडिने नाम नेपाली सुगम संगीत इतिहासको एउटा सुनौला क्षण हो वीरगंज नारायणी अञ्चल त्यसै गरी हेटौडा र काठमाण्डु यी त्रैकोणिक सम्बन्ध भएका ठाउँहरूमा भीम विरागको गीती साहित्यले अद्वितीय योगदान पुर्याएको छ हेटौँडामा उनको बसाई जीवनकालको अन्तिम समयसम्म पनि रह्यो र उनी काठमाण्डु आउँदा जाँदा हेटौँडाबाटै आउने गर्थे तर उनले वीरगंजमा रहँदा त्यहाँका धेरै युवा कलाकारहरूलाई त्रिवेणी संगीत समूह खोलेर प्रेरित गरेका थिए उनकै नेतृत्वमा त्यहाँ गायक बीके शाही जो अहिले बम्बईमा संघर्षरत छन् गायक संगीतकार मधु छेत्री जो काठमाण्डुमा आबद्ध छन् अहिले त्यसै गरिकन अर्का गायक प्रकाश श्रेष्ठ जो नेपाल वायु सेवा निगमसँग सम्बन्धित थिए र गायनमा सक्रिय छन् उनी सबै कलाकारहरू भीमविरागकै प्रेरणाले यो सांगीतिक जगतमा आएका थिए भीमविराग फुटबलका अत्यन्त शौकिन खेलाड़ी थिए फुटबल खेल्ने क्रममा बल हेडिङ गर्दा सामान्य दुर्घटनाका कारण उनी शारीरिक रूपले कुप्रो हुन पुगे र उपचार गर्दा गर्दै उनी दुर्बल पनि हुन पुगे र उनको यो अवस्थाप्रति साथीभाइले सहयोग स्वरूप धेरै गर्न खोज्दा पनि उनलाई साथ दिएन र उनले जीवनभर त्यो अशक्त अवस्थामै आफ्नो जीवन गुजार्नु पर्यो र गीतकार भीम विरागले नेपाली संगीतको इतिहासमा सबैभन्दा नौलो काम गरेको एउटा महत्वपूर्ण घटना मान्न सकिन्छ नेपालमा सांगीतिक समूहको स्थापना गर्नमा उनको पहिलो योगदान छ जुन उनले नवकला कुञ्ज नामबाट एक्काइस सालभन्दा अगाडि नै स्थापना गरिसकेका थिए यसपछि मात्रै राल्फाली संगीत लेकाली संगीत समूह देउराली विभिन्न सांगीतिक समूहका श्रृंखलाहरू शुरू भए उज्यालो नाइन्टी नेटवर्कमा आज यो कार्यक्रम तयार पार्दै गर्दा वा यसका प्रचार प्रवर्धनका सामग्री बज्दै गर्दा सबैको ओठमा गुन्जिएको यो गीतले भीम विरागलाई सतस प्रणाम गर्न मन लाग्छ उनको शब्द संगीत र नारायण गोपालको यो स्वर अरूको सम्झनामा आफूलाई है sky. रूपा जस्तै भुइँमा खसेर हेर मायालुको सम्झनामा आफूलाई बिर्सिहेर मायालुको सम्झनामा आफूलाई दिन दिन मरे रहेर ढुङ्गा मूर्ति जस्तै दोबाटोमा बाँचेर छातीमा एउटा घाइते मुटु बोकेर हेर मायालु आफूलाई बिर्सेर को सम्झनामा आफूलाई बिर्सेर तिमीले पनि मजास्तै माया दिएर तिमीले पनि म जस्तै माया दिएर हेर पूजाको फूल जस्तै दिनदिन मरिरहेर भीम विराग राजनीतिबाट धेरै पर काठमाडौँको यो सांस्कृतिक भूमण्डलीकरणबाट पनि धेरै पर रापती नदीको किनारमा बसेर कुनै दिन नारायण गोपालसँग संगीतका धेरै बहस गर्थे किन पुग्थे त नारायण गोपाल भीम विरागलाई भेट्न भीमविराग जहाँ जन्मे हुर्के त्यसकै छेउछाउमा नारायण गोपालका पिता आशा गोपाल गुरूवाचार्य कुनै समय राणाकालमा ठेकेदार थिए र त्यो ठेकेदारीको जाया जेठा जमीन हेर्न उनी त्यहाँ पुग्थे र भेट्थे भीमविरागलाई र भीमविरागसँग मात्रै उनको नदीको तरंगमा संगीतको लहर चल्थ्यो हरेक लहरमा जिन्दगीलाई उचाल्थ्यो त्यसै गरी चलचित्रकी नायिका नवीना श्रेष्ठका पिता भिर्गुराम श्रेष्ठको पनि हेटौडाको छेउछाउमा आफ्नै दाउराको समिल थियो भिर्गुराम श्रेष्ठ भीमविराग र नारायण गोपाल तीनजना जमेपछि नेवारी नेपाली हिन्दी गीतको जमघट हुन्थ्यो गजल शैलीका गीतका आफ्नै एक किसिमका प्रयोक्ता भीमविराग नारायण गोपालका प्रिय मित्र प्रिय गीतकार प्रिय सहकर्मी थिए ती मिरागलाई उनका प्राय साथीहरू धनबहादुर महर्जन पनि भन्थे र कोही भीम पहलवान जस्ता देखिएका कारण भीम पहलवान पनि भन्थे तर नारायण गोपाललाई भीमविराग अत्यन्त सम्मानका साथ स्वर सम्राट नै भन्थे यद्यपि स्वर सम्राट नारायण गोपाललाई दुई हजार छब्बीस सालको भदौमा दुपीमा नारायण गोपालका बारेमा लेखेको आर्टिकलमा नगेन्द्र थापाले स्वर सम्राट घोषणा गरेको भए पनि दुई हजार छयालिस सालमा शिव अधिकारले देशान्तरमा भन्न हुने भए यिनलाई म स्वर सम्राट भन्थे भने लेख लेखेपछि जनसमाजबाट नारायण गोपाललाई स्वर सम्राट भनिएको हो तर भीमविराग पहिलो व्यक्ति थिए जसले स्वर सम्राटको सम्मानमा भन्ने पुस्तक लेखे जसलाई जगदम्बा श्रीले प्रकाशन गरेको थियो त्यही पुस्तकमा पहिलो पटक भीमविरागले किन नारायण गोपालले दरबारबाट आएको गीत गाउन चाहेनन् भन्ने कुराको रहस्य पनि खोलेका थिए यो पुस्तक बजारमा आएको भए सायद नारायण गोपालको व्यक्तित्वलाई अझै पनि विशाल बनाउँथ्यो कमसेकम कम नारायण गोपालका बारेमा गलत अफवाह फैलिने थिएन नारायण गोपालको घरमा उनाचालिस हजार रूपियाँ नगद लिएर आउने सेनाका अधिकृतलाई कसरी नारायण गोपालले हप्काएर पठाए भनेर भीम विरागले त्यस पुस्तक स्वर सम्राटको सम्मानमा भन्ने पुस्तकमा लेखेका छन् त्यतिबेला नारायण गोपाल र भीम विराग कसरी म भुलेँ केमा म भूले भन्ने गीतको संगीत गर्दै थिए नारायण गोपालको डोखामा सैनिक पोसाकमा कुनै अफिसर देखिए नारायण गोपालले आफ्नै शैलीमा हौकाए डिस्टर्ब नगर्नुहोस् भनेको त्यो शब्द सुनेपछि सेनाको पोसाक लगाएका व्यक्तिले होइन म दरबारबाट आएको त्यसपछि पनि नारायण गोपालले रेस्पोन्स नगरेको कुरा भीमविरागलाई गजब लागेछ यी धेरै संस्मरणका चर्चा रहने नै छन् तर भीमविरागको गीतका बारेमा हामीले कुरा गर्दा मधु छेत्रीलाई पनि भुल्न मिल्दैन तर भीमविराग र मधु छेत्रीको पछिल्लो श्रृंखलामा आएर निकै लामो द्वन्द भयो झगडा भयो र बोलचाल बन्द भयो भीमविरागले सार्वजनिक कार्यक्रममा पनि मधु छेत्रीलाई गाली गर्नुपर्ने अवस्था आयो यसको एउटै कारण थियो भीमविराग अस्वस्थ भएको बेलामा नारायण गोपालका निम्ति संगीत गरेका दुई गीत उनले नारायण गोपालसम्म पुर्याइदिनु भनेर पठाएको गीत पछि रेकर्ड भएर आउँदा मधु छेत्रीको संगीत भनेर आएको कारणले गर्दा यी दाजुभाइको बीचमा बोलचाल बन्द भयो शीतयुद्ध शुरू भयो यसको कारण म्युजिक नेपाल पनि हुन पुग्यो र म्युजिक नेपालले पछि गीत यात्राको एल्बम निकाल्दा त्यो गीतमा संगीतकारको नाम टिपेक्सले मेट्नु परेको पनि थियो यो घटना भीमविराग बित्दासम्म पनि सचिन सकेन दुई हजार बासठी सालभन्दा अगाडि भीम विरागलाई स्वर सम्राट नारायण गोपाल स्मृति कोषबाट सम्मान गर्ने बेला पनि उहाँले यो गुनासो पोख्नुभयो काठमाण्डुका दर्शकका माझमा तर आज सम्मानपूर्वक भीम शब्द र संगीतमा उनै मधु छेत्रीको आवाज फुलै फुल मात्र पनि होइन रहेछ जीवन काँडा बेच फुल्ने फुल रहेछ जीवन फुलै फुल मात्र पनि होइन रहेछ जीवन काँडा बेच फुल्ने फुल रहेछ जीवन फुलै फुल मात्र पनि मरिदिने मानिसले विष पिउने गर्छन् मरिदीन मानिसले विष पिउने गर्छन् कोही बाँचिदिन विष पिउने गर्छन् विष विष मात्र पनि होइन रहेछ जी काँडा बेच फुल्ने फुल रहेछ जीवन फुलै फुल मात्र पनि अरुलाई कुल कुल्चेर अघि बढ्छ मानिस कुल कुल्चेर अघि बढ्छ मानिस देउता बन्ने राहरूमा ढुङ्गा बन्छ मानिस रहर गर्नु मात्र पनि होइन रहेछ जीवन काँडा बेच फुल्ने फुल रहेछ जीवन फुलै फुल मात्र पनि होइन रहेछ जीवन काँडा बिच फुल्ने फुल रहेछ जीवन फुलै फुल भीमविरागको शब्द र संगीतमा मधु छेत्रीको यो आवाज खोकना चल्ती फाँटबाट उत्तम राई शर्मिला राई प्रतिभा र पवित्रा यो गीतलाई चयन गर्नुभएको छ भने भीमविरागकै छिमेकी भनेर चिनिनुहुने उमेश सिगदेल प्रवेशजीले पनि यो गीतलाई चयन गर्नुभएको छ आज भीम विरागको जन्मदिन काठमाडौँमा कही कतै उनको सम्झनामा कुनै कार्यक्रम भएको समाचार अहिलेसम्म प्राप्त भएको त छैन तर भीम विरागको नाममा हेटौडामा एउटा सांगीतिक पुरस्कारको स्थापना भएको छ त्यो सायद यही हप्तामा बाँडिने कार्यक्रम होला गत वर्ष यो पुरस्कार गायक संगीतकार गीतकार दीप श्रेष्ठलाई दिइएको थियो भीम विरागले आफूले जीवनभर गीत संगीत गरेर आफ्ना सदैय कलाकारलाई सम्झना गरेर स्थापना गरेको यो पुरस्कार उनी जीवित हुँदै शुरू भएको हो हेटोडामा यो पुरस्कार अहिले पनि जारी छ आज उनको सम्झनामा कवि मुरारी सिखदेलले एउटा कविता लेख्नु भएको छ भावना भरेर पौडिरहेछन् अक्षर छरेर बाँच्छन् कविहरू सुखमा दुःखमा देख्छन् बराबर भावना भरेर पौड़िरहेछन् अक्षर छरेर बाँच्छन् कविहरू सुखमा दुःखमा देख्छन् बराबर जिन्दगी कहाँ एकै हुन्छ र फूल फुल्छ फूलिरहन्छ काड़ा गोच्छ गोचिरहन्छ दिनमा पनि रातमा सुखमा पनि दुःखमा जिन्दगीको भुमरीमा कवि भीम विरागको गीत जीवनकै गीत फूलै फूल मात्र पनि होइन रहेछ जीवन कवि मुरारी सिगदेलको भीमविरागप्रति समर्पित यो कवितासँगै अब अत्यन्त स्मरणीय आदरणीय र सम्माननीय गायक इन्द्र नारायण मानन्दर जसले निकै लामो समय नेपाली संगीत आकाशमा संगीतको सेवा गर्नुभयो अहिले चुपचाप र शान्त बस्नुभएको छ उनकै स्वरमा भीमविरागको शब्द र संगीतमा यो अर्को गीत माया लिनु गाह्रो छ माया दिनु गाह्रो छ योभन्दा पनि माया साँची राख्नु धेरै गाह्रो छ योभन्दा पनि माया साँची राख्नु धेरै गाह्रो छ माया लिनु गाह्रो छ माया दिनु गाह्रो छ भन्दा पनि माया साँची राख्नु धेरै गाह्रो छ भन्दा पनि माया साँची राख्नु धेरै गाह्रो छ तिमीलाई गर्छ धरतीले आकाशला फुलले माया धरतीलाई गर्छ धरतीले आकाशलाई आकाशको माया क्षितिजलाई हो कि आकाशको माया चिजलाई हो कि जुन तारालाई यसै भन्नु गाह्रो छ माया लिनु गाह्रो छ माया दिनु गाह्रो छ यो पनि माया साँची राख्नु धेरै गाह्रो छ यो पनि माया साँची राख्नु धेरै गाह्रो छ सागरले माया ढुङ्गालाई गर्छ ढुङ्गाले खोलाला बगरले माया ढुङ्गालाई गर्छ ढुङ्गाले खोला खोलाको माया किनारालाई हो कि फुलको माया किनारालाई हो कि सुदूर सागरलाई यसै भन्नु गाह्रो छ माया लिनु गाह्रो छ माया दिनु गाह्रो छ योभन्दा पनि माया साँची राख्नु धेरै गाह्रो छ माया लिनु गाह्रो छ माया दिनु गाह्रो छ योभन्दा ठूलो कुरा माया साँची राख्नु गाह्रो छ गीतकार डाक्टर राममान त्रिषित भन्नुहुन्थ्यो कोहीसँग परिचय गर्न पनि मलाई डर लाग्छ परिचय गरेपछि मेन्टेन गर्न गाह्रो हुन्छ बाटोमा देखियो नमस्ते गर्नुपर्ने हुन्छ भीड़भाड़मा देखियो हाँस्नु पर्ने हुन्छ कहिलेकाहीँ चिनिँदैन नचिन्दा घमण्डी भयो भन्ने आरोप लाग्छ यो भीमविराग को गीत सुन्दै गर्दा डाक्टर रामान त्रिसितले भीम विराग र मलाई नै वीरगंजमा भनेको यो कुरा आज सम्झना भयो भीम विराग हामीले सुन्दै गरेको एकैजना मात्र हुनुहुन्छ तर तीनवटा क्षेत्रमा उहाँको सक्रिय भूमिका छ गायन संगीत र रचनामा तर नेपाली संगीतको इतिहासमा यही भीम विरागलाई पनि एउटा ठूलो अन्याय गरेको थियो अर्को भीम विरागले यो भीमविराग चर्चित हुँदा हुँदै दुई हजार तेह्र सालमा रेडियो नेपालमा वादक रूपमा प्रवेश गरेका भीमविरागले एक्काइस सालमा नवकला कुञ्ज स्थापना गरेर सांगीतिक समूह स्थापना गरेका भीमविरागले खेलकुदमा सक्रिय रहेका भीमविरागले उनको नाम हुँदाहुँदै उनी मुपसलमा भएका बेला काठमाडौँमा एउटा भीमविराग जन्मिए र उनले सबै वावाई खान थाले भीमविरागका सबै फ्यान त्यही भीमविरागलाई भेट्न जान थाले जुन भीमविराग चाहिँ पछि जन्मिएका थिए नाम उनको भीम अधिकारी तर उनले विराग थरथपी दिँदाखेरि ओरिजिनल भीम विराग छायामा पर्यो कहिलेकाहीँ कसै कसैको ओरिजिनल गीत अर्कोले चोर्दाखेरि डुप्लिकेट गीत हिट हुन्छ ओरिजिनल हराउँछ यसबारेमा भारतका एक प्रसिद्ध संगीतकारलाई सोधिएको थियो डुप्लिकेट गर्नु गैर कानूनी होइन र कपी गर्नु भनेर सोद्धा उनले बीबीसीलाई जवाब दिएका थिए कुनै पनि गीत कपी गर्नु नै मेरो पहिलो कपी हो र ती संगीतकार आज भारतका नामी संगीतकार भएका छन् त्यस्तै जवाब दिएछन् यो नकली भीमविरागले पनि रेडियो नेपालमा नै कार्यरत खातापाता हेर्ने एक अधिकृतका रूपमा सम्बद्ध ती भीमविराग जो भीम अधिकारीका नामले लेख्थे उनी पनि शारीरिक रूपले दुर्बल नै थिए धेरै कुरा भीमविरागसँग मिल्ने उनको त्यो कारणले गर्दा धेरै मान्छे झुकिएर रेड नेपालमा दार्जीलिङबाट खरसाङबाट कालिम्पोङबाट भूटानबाट शिलाङबाट भेट्न आउँथे भीमविरागलाई तर भेट्थे अर्कै नकली भीमविरागलाई लामो समयपछि मात्र ती नकली भीमविरागले आफ्नो नामका पछाडि भीमविराग अधिकारी पनि थपे त्यसरी बल्ल ओरिजिनल भीमविरागले आफ्नो सत्ता पुनः सम्हाल्न पाए कति अन्याय भोग्नुपर्छ एउटा श्रष्टाले आफ्नो जिन्दगीमा आज हामी भीमविरागको स्वर शब्द र संगीतलाई सुनौ अजर अमर गीतहरूको यो श्रृंखलामा कसैको थियो तिमीलाई दिउँ मैले साँची राखेको माया चोखो मेरो इच्छा थियो तिमीलाई दिउँ मैले साँची राखेको माया चोखो संग जीवन बिताने मेरो सपना थियो कति मिठो यही धोकोमा धोखा खाए तिम्रो विश्वास चाहे मीठा मीठा तर झूठा तर झुठा तिम्रा बात चाहेन मर्कुलै बाँचिदिन्छु कसैको सा कसैको साथ चाहिन्न म एक्लै बाँचिदिन्छु कसैको साथ चाहिन्न सायद भीमविरागलाई अर्को नक्कली भीमविरागको साथ पनि नचाहिएको नै जस्तो लाग्छ यो गीत सुन्दाखेरि यद्यपि अर्को भीमविरागले ओरिजिनल भीमविरागको सहायतामा धेरै जिन्दगी बाँचे उनी पनि गीतकार नै भए औसतभन्दा राम्रा गीत नै लेख्थे उनी पनि रोहिणी आचार्य लेख्नुहुन्छ भीम विरागको टक्करको फूल गजल संग्रह छ भने एउटा गजल वाचन गर्न अनुरोध गर्दछु मलाई एकदमै मन परेको गजल संग्रह भनेर उहाँले लेख्नु भएको छ रोहिणी आचार्यजीले भीम विरागमाथि कुनै शिक्षकले ठेसिस गर्नुभएको टेक्स्टलाई टाइप गर्नुभएको हुनाले उहाँलाई भीम विरागका बारेमा धेरै जानकारी रहेछ उहाँले यो कुरालाई पनि हाम्रो ट्विटरमा मेन्सन गर्नुभएको छ क्षमा चाहन्छु रोहिणीजी हामीसँग उहाँको गजल संग्रह छैन हामीसँग उहाँका गीतैहरू कति कम छन् आज बल्ल थाहा भयो किनकि रेडियो नेपालबाट बज्ने उहाँका कैयन गीतहरू बाहिर आउन सकेकै छैनन् प्रेमदोज प्रधानले गाउनुभएको गलत मोडमा जब मोडिन्छ जिन्दगी भन्ने उहाँको गजल हामीसँग छैन सत्यनारायण राज भण्डारी र मीर राणाले गाउनु तिमी बदलियो तिम्रो अनुहार बदलियो तिमी बदलियो तिम्रो व्यवहार बदलियो मलाई हेर्ने अनुहार बदलियो भन्ने अब गीत कानमा धमिलो गुन्जिएको सुन्छु तर त्यो गीत पनि छैन यी धेरै कुराहरू हामी खोज्दैछौ अझ अमर गीतहरूको यो श्रृंखला यो मेहनत यो क्रम जारी रहनेछ भीमविरागको पुण्यतिथिको दिन हामी अझै पनि विशेष कार्यक्रम तयार पार्दा ती सबै कुरा भेला गर्ने नै छौं त्यसै गरी रतनचन्द लेख्नुहुन्छ इन्द्रमान मानन्दरज्यूको मिठो आवाज म त फ्यान नै भए उहाँले यसभन्दा अगाडि पनि इन्द्रमानजीको आवाजलाई निकै इन्द्रनारायणजीको आवाजलाई निकै प्रशंसा गर्नुभएको थियो आहा शब्द मात्र हो र स्वर पनि उत्तिकै हृदय स्पर्शी रहेछ भीमविरागज्यूको भनेर लेख्नुभयो भर्खरै रतनचन्दजीले हाम्रो ट्विटरमा भर्खरै बजेको गीतमाथि उहाँको यो प्रतिक्रियाको लागि धन्यवाद रेड पाण्डा लेख्नुहुन्छ गायक संगीतकार अनि संगीत गायक गीतकार अनि संगीतकार सबैलाई श्रेय दिएर गीत बजाउनुहुन्छ गीतका बारे थप बुझेर सुन्दा छुट्टै मजा हुने रहेछ दाई भनेर लेख्नु भएको छ उमेश सिगदेलजी लेख्नुहुन्छ क्या शब्द छ माया लिनु गाह्रो छ माया दिनु गाह्रो छ यो भन्दा पनि माया साँची राख्नु धेरै गाह्रो छ प्राविधिक मित्र सशिन्द्र गौतमलाई पनि यो गीतले धेरै मर्मस्पर्शी बनाएको छ आज भीम भीमविरागजीको सदा सम्झनामा उमेश सिगदेलजीको यो ट्वीट ट्वीटले हामीलाई अति प्रेरित गरेको छ रतन चन्द लेख्नुहुन्छ दाई आज मेरो मनपर्ने गीतकार भीम विरागज्यूको बारे सुन्न पाउँदा खुशी लाग्दैछ उहाँको जन्मदिनमा हृदयदेखि नै सम्झना भनेर उन्नाइस सय एकानब्बेमा आजको दिन जन्मिनुभएका भीमविराग अब हाम्रा माझ हुनुहुन्न तर उहाँका कालजयी गीतहरू फूलै फूल मात्र पनि होइन रहेछ जीवन कसरी म भूले केमा म भूले जस्तो गीत पनि हामी सुन्दैछौं र सबैभन्दा अद्भुत र अनौठो एउटा कुरा पनि आज हामी चर्चा गर्नेछौ त्यो के भने नारायण गोपालले जीवनमा कहिले पनि विज्ञापनहरू गाउनु भएन नारायण गोपाल विज्ञापनमा गीत गाउन सबैभन्दा पहिला विरोध गर्ने कलाकार हुनुहुन्थ्यो तर दुर्भाग्यवश नारायण गोपालको देहान्तपछि उनको एउटा गीत विज्ञापनमा प्रयोग गरियो जुन गीत थियो भीमबिराको शब्द मन्दिरमा बसेर पिए मसानमा बसेर पिए भन्ने शब्द विज्ञापनमा प्रयोग हुँदा भीमविरागले एकपटक आपत्ति जनाएपछि त्यस विज्ञापनलाई पछि रोकिएको पनि थियो संसारका कैयन कलाकारहरू विज्ञापनमा आफ्नो आवाज आफ्नो चेहरा आफ्नो व्यक्तित्व प्रयोग गरेको मन पराउँदैनन् जसरी भारतको पहिलो सुपरस्टार मानिएका राजेश खन्ना जो उन्नाइस सय उनात्तरदेखि उन्नाइस सय त्रिहत्तरसम्म जसले एक छत्र राज गरे उनले कहिल्यै पनि विज्ञापनमा खेल्न चाहेनन् तर जीवनको अन्त्यमा आफ्नो एकचालिस वर्ष लामो फिल्मी क्यारियरको अन्त्यमा उनले त्रिचालिस सेकेण्डको एउटा विज्ञापन खेले फ्यानको र त्यो नै उनको जीवनको अन्तिम कृति हुन पुग्यो स्वर सम्राट नारायण गोपालको त कुनै इच्छै थिएन विज्ञापनमा आफ्नो स्वर प्रयोग गर्ने तर उनको अनुमति बिना वा उनको अनुपस्थितिमा त्यो गीत प्रयोग गरिएकोमा संगीत कोषले पनि कुनै आपत्ति जनाउन सकेन आजको हाम्रो ट्वीटरमा धेरैले भीमविरागप्रति श्रद्धाञ्जली व्यक्त गर्नुभएको सबभन्दा पछि मोहन राज भण्डारीजीको ज्ञात अज्ञात सहितप्रति हार्दिक श्रद्धाञ्जली अजर अमर संगीतकार गायक तथा लेखक भीम बारे जानकारीका लागि धन्यवाद भन्नुभएको छ पारस ढकालजीले लेख्नुभएको छ उज्यालो एफएम सुन्दैछु अझ अमर गीतहरूका साथमा भनेर यहाँलाई पनि धेरै धन्यवाद सुनिदिनु भएकोमा र गायिका संगीता साक्य म नियमित रूपमा सुन्दैछु र आज चाहिँ उहाँले सुनिरहनु भएको कुरा हामीलाई शुरूमै जानकारी गराइसक्नु भएको थियो संगीता साक्य जो आफै पनि कुशल गायिका हुनुहुन्छ उहाँले यो कार्यक्रमप्रति आफ्नो स्नेह राखेर हामीलाई प्रतिक्रिया व्यक्त गर्नुभएको छ अब भीमविरागकै शब्द र संगीत जुन संगीतका लागि उहाँको विवाद भएको थियो मोदु छेत्रीसँग त्यो गीत छ नारायण गोपालकै स्वरमा आज भोलि हरेक साँझ मातिन थालेछ आज हरेक साँझ मातिन थालेछ रहरै रहरमा पिए दिवस भएर पिए दुखमा पिए सुखमा होगा बसेर पिए मसानमा लडेरा पिए नाचेरा स्वर सम्राटको सम्झनामा पुस्तक लेख्ने भीम विरागको शब्द र संगीतमा स्वर सम्राट नारायण गोपालको यो गीतसँगै आजको अजर अमर गीतहरूबाट विदा माग्ने बेला भएको छ हामीले प्राविधिक कारणवश समयको अभावले गर्दा सत्यनारायण राज भण्डारी बीके शाही दीपतारा ताम्राकार प्रेमध्वज प्रधानले गाएका गीतहरू बजाउन सकेनौं हाम्रो क्रममा अहिले बीके शाहीको एउटा स्वर थियो त्यो समय अभावले गीत काटिने हुनाले बजाउन पाएनौं कार्यक्रम सुनेर हाम्रो फेसबुकमा कृष्ण केसी ज्ञानेन्द्र राज ज्ञानु अमृत थापा विश्वबन्धु घिमिरे सरोज साजन श्रेष्ठ गुरूङ अनिल संगीता साक्के माइल्ड मिनार त्यसै गरी मनोज कुलुङ गणेश बस्याल दिवाकर खड्गा किसान ढुंगाना सुभाष ढुंगेल र कुशल अधिकारीले आफ्नो अभिव्यक्ति राख्नुभएको छ समय अभावका कारणले यहाँको नाम मात्र उल्लेख गरे यहाँलाई पनि हार्दिक आभार व्यक्त गर्दै सम्पूर्ण गीतमा साथ दिनुहुने गायक गायिका संगीतकार र विशेष गरेर गीतकार भीमविरागप्रति हार्दिक आभार व्यक्त गर्दै सम्मान व्यक्त गर्दै आजको अजर अमर गीतबाट मेरा मित्र सशिन्द्र गौतम र मलाई विदा दिनुहोस् आगामी आइतबार नौ पन्ध्रमा भेट्नेछौ तबसम्मको लागि कालजै नेपाली गीतहरूको सविशेष प्रस्तुति अजर अमर गीतहरू स्वर्णिम युगका गीतहरूको सुन्दर दस्तावेज